बोल्छु म केही गुनगुनाउँछु बोल्छु म केही गुनगुनाउँछु मनको यो झन्का तिमलाई सुनाउँछु आफ्नै मन साक्षी राखी भन मेरो आवाज रोक्न खोज्छौ किन बोल्छु म केही गुनगुनाउँछु